दसैँ दशा नबनोस् यो सालमा दसैँ दशा नबनोस् यो सालमा सबैको उन्नति होस् यो सालमा सुख र शान्ति समृद्धिको समृद्धि छाओस् सुख र शान्ति समृद्धिले छाओस् सोचेको कुरा पुगोस् यो सालमा दसैँ दशा नबनोस् यो सालमा दसैँ दशा नबनोस् यो सालमा नमस्कार साहित्यिक अभिवादन कार्यक्रम मुक्तक दोबान लिएर आज पनि उपस्थित भइसकेको छौँ प्रवृत्ति फाँटबाट सघाइरहनु भएको छ मदन कार्की दाई र म छु कमल सरगम हामी प्रत्यक्ष रूपमा कार्यक्रम मुक्तक दोबान तपाईँहरूसँग आउने गर्छौँ हरेक हप्ताको शनिबार रातको आठ पैँतालिसदेखि नौ बजीसम्म कार्यक्रम मुक्तक दोबान लिएर आउने गर्छौँ कार्यक्रम मुक्तक दोबानमा तपाईँहरूसँग मुक्तक मनहरूसँग मुक्तक मनहरूसँग मुक्तक साटिनेछौँ र आज पनि एउटा मुक्तक दोबानमा मुक्तक दोहोरी लिएर आएको छौँ चुकु प्रकाश अनलाइन पत्रिकाबाट यो साभार गरिएको मुक्तक दोभान हो जुन कार्यक्रम मुक्तक दोभानलाई मिडिया पार्टनरको रूपमा लिनुभएको छ कार्यक्रम मुक्तक दोभानलाई उहाँहरूले एउटा विशेष सहयोगीको रूपमा लिनुभएको छ त्यसैले हामीले कार्यक्रम मुक्तक दोभानमा आज दसैँ विशेष बनाउनेछौँ सम्झना रहोस् स्मरण रहोस् यो दस मिनट पन्ध्र मिनटको समय हामी स्मरणीय बनाउनेछौँ जानकारी रहोस् र मैले सुरुवातमा कपिल लामी छानेको मुक्तक वाचन गरेको थिएँ आजको भूमिकामा रहनुभएको छ कपिल लामी छाने पनि र शिला कार्की अनि मुक्तकसँगै रहनुभएको छ दुईवटा दुई जोडीले आज मुक्तक दोभानमा सहभागी जनाउनु भएको छ मुक्तक दोहोरीलाई र मैले शिला कार्कीको पनि मुक्तक वाचन गर्छु दसैँ आयो सबै आए हजुर आउने कहिले प्यारा दसैँ आयो सबै आए हजुर आउने कहिले प्यारा आउँछु आउँछु सानी भन्दै ढाँट्नुहुन्छ जहिले प्यारा एक्ला एक्लै बितेका छन् हाम्रा चाडपर्वहरू एक्ला एक्लै बितेका छन् हाम्रा चाडपर्वहरू हजुर विदेश नजाँदा नि चलेकै छ थियो पहिले प्यारा दसैँ आयो सबै आए हजुर कहिले आउने प्यारा शिला कार्कीको यो सुन्दर मुक्तक वाचन गरेँ शिला कार्की जुन आजको विशेष मुक्तक दोहोरीको विशेष भित्र हुनुहुन्छ ताकि उहाँ पनि विशेष भूमिकाभित्र हुनुहुन्छ यो मुक्तक दोहोरी गर्नुभएको थियो चुकु प्रकाश यानि कि प्रकाश अर्यालले प्रकाश अर्यालको आयोजनामा भएको थियो डब्लु डब्लु डब्लु डट सिआचयु केएसएच डट बिआलओजिएसपिओटी डट सिओएममा पनि तपाईँले कार्यक्रम मुक्तक दोवानलाई सुन्न सक्नुहुनेछ यो जानकारी पनि रहोस् फुर्सदको समयमा अनि त्यसै गरी तपाईँले अनलाइन रेडियो रेडियो छहारी मार्फत पनि कार्यक्रम मुक्तक दोवानलाई सुन्न सक्नुहुनेछ त्यसै गरी पिएमसी रेडियो मार्फत पनि र भर्खर मात्र जानकारी रहोस् नेपाली सञ्चार रेडियो र रेडियो अहिले न नयाँ रेडियो अक्सिजन रेडियो मार्फत पनि कार्यक्रम मुक्तक दोवानलाई सुन्न सक्नुहुनेछ यो जानकारी तपाईँलाई रहोस् र म अर्को मुक्तक सुरु गरिहाल्छु यो मुक्तक दोहोरीमा हाम्रो सञ्चार यात्रामा प्रस्तुता मदन भण्डारीलाई त्यसै गरी प्रस्तुता कमल सरगम भनेर राख्नु भएको छ र धेरै प्रस्तुताहरू युवराज लामिछाने त्यसै गरी राख्नुभएको छ दिनेश घिमिरे शिखा श्रेष्ठ र भूमिका सुवेदी गङ्गा बस्याल आरसी यादव देविका अधिकारी र अवि र चुको प्रकाश मुक्तक दोहोरी भनेर राख्नु भएको छ यति श्रोताहरू यति गजलकारहरू र यति सञ्चारकर्मीहरूलाई उहाँले चुको प्रकाशमा कैद गर्नुभएको छ यो कार्यक्रम डाउनलोड गर्नका लागि लिङ्क पनि दिनुभएको छ रामचरण श्रेष्ठको W W W dot Chisapani blog post dot com मार्फत त्यसै गरी प्रकाश अरियालको प्रकाश अर्यालको चुकु प्रकाशको मैले दिइसकेँ मोहन बिहानीको W W W dot Mohan Bihani dot blog post dot com मार्फत पनि यो पटक मुक्तक भूमिका जनाउनु भएकोमा सबैलाई धन्यवाद पनि दिन्छु र म मुक्तकहरू नै वाचन गर्छु अम्बिया अम्बिका प्रसाद बन्जाराको यो मुक्तक छ तपाईँका लागि निधार होस् रातै पहेँलै होस् शिर निधार होस् रातै पहेँलै होस् शिर तिनै टिका जमराकोले हरुण सारा पिर तिनै टिका जमराले हरुण सारा पिर यही मेरो शुभकामना हजुरहरूलाई यही मेरो शुभकामना हजुरहरूलाई आम्दानी बढिरहोस् खर्च होस् थिर आम्दानी भरिरह आम्दानी बढिरहोस् खर्च होस् थिर अमिका प्रसाद बन्जाराको पनि मुक्तक वाचन गरे, त्यसै गरी मसँग अर्को मुक्तक पनि छ अर्को मुक्तक छ प्रकाश सर्याल जो आजका मुख्य भूमिका यस पत् यस कार्यक्रमको लागि प्रकाश अर्यालबाट नै यो कार्यक्रम भएको छ म जानकारी पनि गराउँछु प्रकाश अर्यालले यो धेरै राम्रो काम गर्नुभएको छ प्रकाश अर्यालको कामलाई हामी साधुवाद दिन्छौँ किनकि यो मुक्तक दोहोरी भनेको प्रकाश अर्यालबाटै सुरु भएको भन्ने जानकारीहरू पनि पाएको छ र यो मुक्तक दोहोरीले धेरै लोकप्रियता पाएको छ प्रकाश अर्याललाई शुभकामनाको साधुवाद पनि प्रकट गर्छु र त्यसै गरी अर्को पनि दसैँकै मुक्तक छ प्रकाश अर्यालको दसैँ आछ घर दैलोमा आहा कति रमाइलो छ दसैँ आछ घर दैलोमा आहा कति रमाइलो छ खुसी छाछ घर दैलोमा आहा कति रमाइलो छ प्रकृति झन् मन लोभ्याउने सुन्दर फुलबारी जस्तै प्रकृति झन् मन लोभ्याउने सुन्दर फुलबारी झैँ गमाला छ घर दैलोमा आहा कति रमाइलो छ गमाला छ घर दैलोमा आहा कति रमाइलो छ दसैँ आछ घर दैलोमा आहा कति रमाइलो छ धन्यवाद प्रकाश हरियाललाई पनि सुन्दर मुक्तक उहाँको पनि रहेको छ र त्यसै गरी म धमाधम मुक्तक वाचन गर्छु प्रकाश हरियाल हाल भारतमा हुनुहुन्छ यहाँ काठमाडौँ नजिकै रहनुभएको थियो घर बैरेनी धादिङ हाल भारत पुग्नु भएको छ दसैँ मान्न पाउँदिनँ भन्नु पनि भएको छ सायद भारतमा मनाउनु होला नेपालमा मनाउन नपाए पनि प्रकाश आर्यलाई शुभकामना त्यसै गरी अर्को मुक्तक म वाचन गर्छु दिपक अधिकारी चञ्चलको यो मुक्तक तपाईँका लागि तिमी आउन्न भन्दा खुसी छैन मन तिमी आउन्न भन्दा खुसी छैन मन आमा पनि म भन्दा दुःखी भइ भइछ झन् आमा पनि म भन्दा दुखी भइछ झन् तिमी हाम्रो बाँच्ने आधार हौ नि त तिमी हाम्रो बाँच्ने आधार हौ नि त तिमी नभई तिमी नभई चल्दैन हाम्रो धड्कन तिमी नभई चल्दैन हाम्रो धड्कन धन्यवाद दिपाक अधिकारी चञ्चललाई पनि त्यसै गरी म अर्को पनि मुक्तक वाचन गर्छु मैले छवटा मुक्तक वाचन गर्छु भनेर एउटा ऊ लिएर आएको थिएँ लगभग लगभग समय सकिन सकिन लागिसकेको छ त्यसैले मैले हतार हतार मुक्तक वाचन गरिरहेको छु मसँग अर्को मुक्तक छ इजरायलमा रहनुभएका कल्पना जिज्ञासुको मुक्तक छ धेरै सुन्दर मुक्तक प्रेसक कल्पना जिज्ञासु जो अघिल्लो मुक्तक दोहोरीका तिज मुक्तक दोहोरीका प्रमुख भूमिकामा निर्वाह रहनुभएकी मुक्तक मुक्तक किला मन कल्पना कल्पना पौडेलकी शाकाहारी दसैँ पर्व मनाउन सकौँ शाकाहारी दसैँ पर्व मनाउन सकौँ सरी यस्तो छ शाकाहारी दसैँ पर्व मनाउन सकौँ हत्या बिनाको दसैँ मनाउन सकौँ जीवन जन्तु मारेर नै चाड राम्रो हुन्न जीवन जन्तु मारेर नै चाड राम्रो हुन्न अहिंसावादी सोच जनाउन सकौँ अहिंसावादी सोच जनाउन सकौँ धन्यवाद नवलपरासीका मित्र हाल इजरायलमा रहनुभएकी कल्पना जिज्ञासु पौडेलको त्यसै गरी म अर्को मुक्तक वाचन गर्छु अन्तिममा एउटा मुक्तक मात्र वाचन गरेर कार्यक्रमबाट बिदा हुन्छु एउटा मात्र मुक्तक छ गरिबको दसैँ मान्नु गरिबको दसैँ भन्नु दशा जस्तै हुन्छ म यता परदेशमा मन साह्रै रुन्छ खर्च पनि पठाउन सकिनँ आमा खर्च पनि पठाउन सकिनँ आमा हाम्रो व्यथा देखाउन पनि कहाँ सुन्छ हाम्रो व्यथा देखाउन पनि कहाँ सुन्छ रामशरण श्रेष्ठको मुक्तक थियो चिसापानीका मित्र रामशरण श्रेष्ठसँगै आजको मुक्तक यति नै लिन्छु मुक्तक पठाएर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता मनहरूप्रति आभार प्रकट गर्छु जो मुक्तक दोहोरीमा सहभागी भएर मुक्तक पठाउनु भएको छ अझै मुक्तक दोहोरी भइरहेको जानकारी पाइरहेको छु चुकु प्रकाशलाई शुभकामना त्यसै गरी विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु सम्पूर्ण श्रोता मित्रहरूमा अर्को हप्ता अर्को नयाँ श्रृङ्खला लिएर आउनेछु यो हप्ताको लागि म तपाईँकै मुक्तक मन कमल सरगम छुटिने बेला भइसकेको छ यसपछिको कार्यक्रम लोक सौगात लिएर राजु भएर आउँदै हुनुहुन्छ र सम्पूर्ण नेपालीहरूलाई आउँदै गरेको विजय दशमी तथा शुभ दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्दै छुटिँदैछु त शुभरात्रि ग्लोबल आयुर्वेद फर्मा